अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो कार्यक्रम कलिउड काउन्ट नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ प्रोग्राम कलेउड काउन्ट डाउनको साथमा साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ सुन्दै गर्नुभएको आवाज उसागरको अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुऱ्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्फोन एक सय चार थुप्लो पाँच मेघार सँगसँगै इन्टरनेट लाइनको W W W dot radio अर्फोन dot com dot NP login गरेर तपाईँले यो प्रोग्राम सुनिरहनु भएको छ र प्रोग्राम सुनेर जुन हिसाबले साथ दिँदै आउनु भएको छ आजको दिनसम्म तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट यतिखेर मलाई राजले सपोर्ट गर्दैछन् राजलाई पनि thank you so much Nepali चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत लिएर हामी आउने गर्छौँ अहिले चर्चामा आइराखेका सालमा रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर भर्खर मात्र गएका नेपाली चलचित्रका उत्कृष्ट दसवटा गीत सङ्गीत प्रस्तुत हुने प्रोग्राम रहेको छ कलिउड काउन्ट डाउन र प्रोग्रामलाई तपाईँले अगाडिबाट नै धेरै माया गर्दै भएको छ र फेरि पनि थ्याङ्क यू सो मच मायाको लागि र अब हामी लाग्नु पनि हुन्छ काउन्ट डाउनको नम्बर टेन पोजिसनमा त्योभन्दा अगाडि यो साता आउट भएको छ काउन्ट डाउनमा जाउँ हिँड पोखरा र जाउँ हिँड पोखरा श्राउन एक गतिबाट प्रदर्शनमा आउने कुराकानी थियो तर साउन एक गतिबाट प्रदूषणमा नआउने भएको छ अब भदौ असोजमा प्रदूषणमा आउने तयारी गरिराखेको छ अब हेरौँ प्रदूषणमा आउँछ आउँदैन त्यो भने पछिको दिनहरूले बताउनेछ आउट भएको छ काउन्ट डाउनमा न्युन्टी गरेको छ नम्बर टेन पोजिसनमा मेरो भ्यालेन्टाइन र मेरो भ्यालेन्टाइन अब रिलिजको लागि तयार भएर बसेको चलचित्र हो श्रावण सोह्र गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ नम्बर टेन पोजिसनमा आइपुगेको छ मेरो भ्यालेन्टाइन र मेरो भ्यालेन्टाइनको बारेमा हामी एकछिन पछि चर्चा परिचर्चा अवश्य त्यसै गर्नेछौँ सुगम पोखरेलको सङ्गीतमा अनि स्वर पनि सुगम पोखरेल र श्रेया सोतानको रहेको छ मेरो भ्यालेन्टाइन टाइटल सङ्ग अबको प्रस्तुतिमा number ten was on my mind शब्द गोली सहारा आज बताउँदैछु तिमीलाई We chocolate and red rose म गर्दैछु प्रपोज के भन्छ Cause you are ओके सुरु सुब्बाले निर्देशन गरेको नेपाली कथनक चलचित्र मेरो भ्यालेन्टाइनको गीत यहाँले सुनिरहनु भएको छ श्रावण स्वर गतेबाट प्रदर्शनमा आउने तयारी गरिराखेको छ मेरो भ्यालेन्टाइन डेलाई सुशील पोखरेलले सुशील श्रेष्ठले निर्माण गरेका हुन् भने बाबु बोगटी निशा अधिकारी सुस्मिता ढकाल स्वतन्त्र प्रताप शाह लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ सुगमको सङ्गीत रहेको छ मेरो भ्यालेन्टाइनलाई बेस्ट अफ लक भन्दै हामी लाग्नुपर्ने हुन्छ नम्बर नाइन पोजिसनमा नम्बर नाइन पोजिसनमा बिस्तारै बिस्तारै तल छ क्रममा रहेको छ नेपाली कथनक चलचित्र कबड्डी नम्बर नाइन घर सजाउन बारीकै फुल रोज्यो माया खै कसले बुझ्यो माया खै कसले बुझ्यो कति सपना जुट्यो कति फुट्यो ओके नम्बर नाइन पोजिसनमा यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र कबड्डी र कबड्डी रिलिज भइसकेको चलचित्र हो चलचित्रले राम्रो व्यापार गरिसकेको छ अब हामी लाग्नु लाग्नुपर्ने हुन्छ नम्बर एट पोजिसनमा नम्बर एट पोजिसनमा आइपुगेको छ असार बिस गतिबाट प्रदर्शनमा आउन लागेको चलचित्र चिहान र चिहानको कुराकानी गर्ने हो भने रेखा पौडेलको सङ्गीत सुन्न पाइन्छ र महिला सङ्गीतकार रेखा पौडेलको सङ्गीत निकै राम्रो रहेको छ फिल्म चिहानमा र योभन्दा अगाडि चलचित्र फुल र चलचित्र हमेसामा उनले चाहिँ सङ्गीत भर्ने काम गरिसकेकी छिन् निकै उत्कृष्ट सङ्गीत भर्दै आइराखेकी छिन् रेखा पौडेलले र नम्बर एट पोजिसनमा नेपाली कथन चलचित्र चिहानबाट रमाइलो कि नम्बर एट जुन बनि भित्र तिमी बस्यौ तिमी मगमगाउने फुल बनि बासा सर्दै आयौ तिमी सत्य कसम तिम्रै लाग्छ माया हो आफ्नो भन्दा पनि धेरै धेरै राखन सधैँ तिम्रै पनि मर्छु भन्छ मन के गरू ओके छक्कै फरुन लट्ठै फरुन यहाँले गीत सुनिरहनु भएको छ देवक लिम्बूको आवाज नेपाली कथन चलचित्र चिहान र चिहान अब प्रदर्शनमा आउँदैछ असार बिस गतिबाट हुन त यो चलचित्र असार सत तिस गतिबाट प्रदर्शनमा आउने चर्चा परिचर्चा रहेको थियो अगाडिबाट नै तर एक्कासी सिनेमाले डेट अगाडि नै सारेको छ र चिहानले सब्जेक्ट उठाउन खोजेको छ एउटा सामाजिक र पारिवारिक सब्जेक्ट उठाउन खोजेको छ र लोग्ने र स्वास्नी को माया र रोग र श्वास झगडाले गर्दा कुन रूप लिन्छ त्यो विषयवस्तुलाई सिनेमाले उठाउन खोजेको छ वेल अब हेर्न बाँकी छ सिनेमाले के कस्तो गर्ने हो हाम्रो तर्फबाट चिहा आन मुभीलाई चाहिँ best of best of luck हामी अब लाग्नुपर्ने हुन्छ नम्बर सेभेन पोजिसनमा नम्बर सेभेन पोजिसनमा आइपुगेको छ हसिया र हसिया पनि रिलिज भइसकेको फिल्म हो मिलन चाम्सले निर्देशन एवं निर्माण गरेको फिल्म नम्बर सेभेन पोजिसनमा आइपुगेको छ एक स्टेप तल छोड्दै नम्बर सेभेन पोजिसनमा हसिया नम्बर सेभेन Amén. सबै छ मेरो हातमा हातमा हसिया फिल्म हसियाको गीत यहाँले सुनिरहनु भएको छ नम्बर सेभेन पोजिसनमा आइपुगेको छ बिस्तारै बिस्तारै तल चढ्ने क्रममा रहेको छ हसिया लाग्नुपर्ने हुन्छ नम्बर टू पोजिसनमा नम्बर टू पोजिसनमा आइपुगेको छ म त मर्छु कि क्या हो चुल्ली नेपाली कथन चलचित्र चोलीबाट वसन्त सापुराको सङ्गीत रहेको छ र यस चलचित्रलाई सूर्य बोहराले निर्माण एवं निर्देशन गरेका हुन् नम्बर सिक्स पोजिसनमा नेपाली कथन चलचित्र चोलीबाट म त मर्छु कि क्या हो ठुली नम्बर सिक्स बसेको थिए तिम्रै रूपमा भुल्ली झली याद आउँछ तिम्रो नाको फुली म त मर्छु कि क्या हो ठुल्ली म त मर्छु कि otro ¡Gracias! छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराई क्राइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस म्याथ तथा साइन्सको परीक्षा नै नदिकन पाँच विषयमा मात्र एसएलसी पास हुने सुवर्ण अवसर गत वर्ष फेल भएका विद्यार्थी तथा अहिले पढिरहेका विद्यार्थीहरूको लागि होस्टेलको व्यवस्था सहित टियु केयु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइने लेडिजलाई लेडिज शिक्षकले नै पढाइने कक्षा एघार नपढी सिधै कक्षा बाह्रको परीक्षा दिन पाइने दुई हजार पैँसठी सालदेखि दुई हजार उनासत्तरी सालसम्मको एसएलसीको प्रश्न पत्रहरू प्रश्नहरूको हल गराई हरेक हप्ता जाँच लिइने सय प्रतिशत पासको ग्यारेन्टी साथै इङ्ग्लिस कोरियन जापानिज लगायत सम्पूर्ण ल्याङ्ग्वेज कक्षाहरू basic computer course diploma accounting package hardware networking र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको व्यवस्था छ सम्पर्क multi learning academy Khairenisar Parsa Narayani development ब्याङ्कको माथि फोन शून्य छप्पन्न पाँच तिरासी तिन सय तिन मोबाइल अन्ठानब्बे चार बाहन्न छ्यालिस एक सय चौरात्तर अरे ओ जुमरी छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गएको म छोरो त आयो भन्छु म होइन धर्मेन्द्र फोटो ल्याइस्तो भन्छु म फोटो लिन त पर्सि बोला ए बा भन्छु म जेवराज भन्छु म जहाँ पाए त्यही गएर फोटो खिच्न हुन्थेन तैँले नारायणघाट सहिद चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ भन्छु म खुरुकको त्यही गयो बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म ल फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ photocopy machine photo printer printer cartridge photo paper कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kubar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ चितवन टाढी मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र छ खै के गर्ने यार पनि पास गर्नै सकिएन कमान यार पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी मनोरञ्जनका लागि सुन हजुर ओके दसवटा उत्कृष्ट नेपाली चलचित्रको गीत सङ्गीत प्रस्तुत हुने एक मात्र प्रोग्राम कलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम कलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको सोमबार दिउँसो एक बजीको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगा हर्चमा र यो प्रोग्राम तपाईँ इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि सुनिरहनु भएको छ सो सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट राजले सपोर्ट गरिराखेका छन् र र राजलाई पनि थ्याङ्क यू सो मच र अन्यभित्र छु म सागर र अब हामी लैजान्छौँ यहाँहरूलाई नम्बर फाइभ पोजिसनदेखि नम्बर वानसम्म पढ्न सफल नेपाली चलचित्रका गीततर्फ सुरुमा छौँ नम्बर फाइभ पोजिसनमा नम्बर फाइभ पोजिसनमा मिस नेपाल फिल्म परेको छ काउन्ट डाउनमा बिस्तारै बिस्तारै तल झर्ने क्रममा फिल्मले चाहिँ अब के कस्तो व्यापार गर्यो भन्ने कुरा आउँछ र त्यो कुरा चाहिँ म एकैछिनपछि गरौँला अहिले भने हामी लाग्छौँ नम्बर फाइभ क्वेसनमा नेपाली कथन चलचित्र मिस नेपाल नम्बर फाइभ दिन बढी बाँच्न सक्छु ओके नम्बर फाइभ क्वेसनमा यहाँले गीत सुनिरहनु भएको छ मिस नेपाल र मिस नेपाल रिलिज भइसकेको फिल्म हो र फिल्मले त्यति राम्रो व्यापार भने गर्न सकेन जति आशावादी रहेका थिए यस सिनेमाबाट वितरक हलवाला दर्शक चलचित्रकर्मी र सोनरूपको बिजनेस यो सिनेमाले गर्न सकेन र अब हामी लागौ नम्बर फोर पोजिसनमा नम्बर फोर पोजिसनमा आइपुगेको छ अर्जुन पोखरेलको सङ्गीत रहेको नेपाली कथन चलचित्र स्टपिड मन दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र हो स्टपिड मन अबलाई भने नम्बर फोर पोजिसनमा स्टपिड मनबाट रमाइलो गीत नम्बर फोर तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस् तिम्रो आँखामा सुहेरी हाँस्ने दिन नआओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राणै जाओ सागरको मोती होइन जुनको ज्योति होइन मनभित्रको मिठोमा देऊ आकाश हरे सहन्छु दुखै परे सहन्छु तर तिमी पर्छ मेरो छेउ ओके तिम्रो आँखामा सुहेरी हाँस्ने दिन नआओस् यहाँले गीत सुनिरहनु भएको छ अर्जुन पोखलेको सङ्गीत रहेको छ यो गीतमा र यो सिनेमाको नाम रहेको छ स्टुपिड मन र स्टुपिड मन अब सानै प्रदर्शनमा आउन लागेको चलचित्र हो हेरौँ चलचित्रले के कस्तो व्यापार गर्छ चलचित्रको यो गीतले एकदम धेरै चर्चा पाइराखेको छ लागु अब हामी नम्बर थ्री पोजिसनमा नम्बर थ्री पोजिसनमा आइपुगेको छ मोखौटा र मोखौटा रिलिज भइसकेको फिल्म हो र फिल्मले जति व्यवहार गर्नुपर्ने थियो त्यति व्यवहार गर्न सकेन हुन त धेरै आशावादी रहेका थिए मुखौटाबाट सबैजना आशावादी रहेका थिए अनुरूपको यो बिजनेस यो सिनेमाले गर्न सकेन हामी लागौँ नम्बर थ्री पोजिसनमा नेपाली कथन चलचित्र मुखौटा नम्बर थ्री यस रविन श्रेष्ठको सो रहेको छ मुखौडाको यो गीतमा मुखौडा फिल्मको टाइटल ट्र्याक यहाँले सुनिसक्नु भएको छ लागु नम्बर टू पोजिसनमा नम्बर टू पोजिसनमा आइपुगेको छ कस्तो टेन्सन फिल्मबाट गीत रहेको छ शिव घिमिरेले यस चलचित्रलाई निर्देशन गरेका हुन् भने नारायण मैनालको प्रस्तुति रहेको छ कस्तो टेन्सन हामी गीत सुन्छौँ नम्बर टू पोजिसनमा कस्तो टेन्सनबाट तिमीदिन आउँछु लत चढाउँछु तिम्रो मन्दिरैमा लाउन प्रभु मन्दिर लाउन स्वाद मिलाइदेऊ त्यसरी नखै फत्त बच्चु शिव मन्दिरैमा जाप्ने मुन्द्रे बेसन वाला स्वाद मिलाइदेऊ तिमीदिन आउँछु लत चढाउँछु तिम्रो मन्दिरैमा लाउन प्रभु मन्दिर लाउन स्वाद मिलाइदेऊ त्यसरी नखै फत्त बच्चु शिव मन्दिरैमा भागो स्वास्थ्य ओके छुवाक मिलाइदेऊ झुवाक मिलाइदेऊ यहाँले गीत सुनिरहनु सुनिरहनु भएको छ नम्बर टू क्वेसनमा कस्तो टेन्सन फिल्मबाट र यो फिल्म यतिखेर प्रदर्शन राखेको छ काठमाडौँका करिब छ सातवटा स्टेसन पाएको छ भने काठमाडौँ बाहिरका दस बाह्रवटा स्टेसन यस चलचित्रले पाएको छ तर त्यति राम्रो स्टेसन यस चलचित्रले पाउन सकेन र धेरै स्टेसन पनि यस चलचित्रले पाउन सकेन र चितवनमा भने यो चलचित्र अझसम्म पनि प्रदर्शनमा आउन सकेको छैन र अब एक हप्तापछि प्रदर्शनमा आउने कुराकानी छ हेरौँ प्रदर्शनमा आउँछ या आउँदैन त्यो भने पछिको दिनहरूले बताउने छ नम्बर टू पोजिसनपछि अब हामी लागु नम्बर वान पोजिसनतर्फ त्योभन्दा अगाडि सरस्वती जानकारी गराउन चाहन्छु नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ एकपटक रिक्याप नम्बर टेनमा नम्बरमा मेरो भ्यालेन्टाइन नम्बर नाइनमा कबड्डी नम्बर एटमा चिहान नम्बर सेभेन पोजिसनमा यहाँले गीत सुनिसक्नु भएको छ हसिया नम्बर सिक्समा टोली नम्बर फाइभमा मिस नेपाल नम्बर फोरमा स्टुपिड मन नम्बर थ्रीमा मुखौटा नम्बर टूमा कस्तो टेन्सन र नम्बर वान पोजिसनमा आइपुगेको छ सबै फिल्मलाई तल थगल्दै नम्बर वान पोजिसनमा आइपुगेको छ मिसन चार सय बिस यानि कि मिसन फर ट्वेन्टी मुभी परेको छ र यो मुभी यतिखेर प्रदर्शन भइराखेको छ देशका करिब चालिस पैँतालिसवटा सिनेमाघर यस चलचित्रले पाएको छ र नानगढको गणेश चलचित्र मन्दिरमा पनि यो चलचित्र प्रदर्शन भइराखेको छ रामदाले निर्देशन गरेको चलचित्रमा लगानी कुमार विष्टले गरेका छन् भने तारा प्रकाश लिम्बूको सङ्गीत सुन्न पाइन्छ मिसर फर ट्वेन्टीले नारीको विषयवस्तुलाई चाहिँ उठाउने काम गरेको छ नम्बर वान पोजिसनमा मिसन फर ट्वेन्टीको गीत छोड्दै प्रोग्रामबाट बिदा माग्नुपर्ने हुन्छ सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै कलिउड काउन्ट डाउनबाट म सागर छुटिन्छु हवस् त नमस्कार एन्ड नम्बर 1